नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम बलिउड काउन्ट डाउनको सापमा सात दिनको लागि हामी उपस्थित भइसकेका छौँ भित्र छु म सागर अनि यो सागरको आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ प्रोग्राम बलिउडका डाउनभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक गाउँ लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा र यो प्रोग्राम तपाईँ सुन्दै आउनु भएको छ साताको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्जमा र रिलिज भइराखेका रिलिजको नजिक नजिक लागेका रिलिज भएर फर्क मात्र गएका हिन्दी फिल्मका दसवटा गीतले हामीले स्थान दिँदै राखेका छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा र यो साता पनि दसवटा उत्कृष्ट गीत सङ्गीतको साथमा साथ दिनको लागि हामी उपस्थित भइसकेका छौँ र लाग्नु पनि हुन्छ नम्बर टेन पोजिसनमा नम्बर टेन पोजिसनमा आइपुगेको छ काउन्ट डाउनमा बिस्तारै बिस्तारै तल तल झर्ने क्रममा रहेको छ सम्राट एन्ड कम्पनी रिलिज भइसकेको फिल्म हो सम्राट एन्ड कम्पनी र खासै चमत्कार यो फिल्मले देखाउन सकेर सम्राट एन्ड कम्पनीले एक स्टेप तल झरेको छ गत हप्ताभन्दा नम्बर टेन पोजिसनमा सम्राट एन्ड कम्पनी र नम्बर नाइन पोजिसनमा एक स्टेप माथि चढ्दै चढ्दै बब्बी जासुस परेको छ रिलिजको लागि एकदम तयार भएर बसेको फिल्म हो बब्बी जास जासुस र मलाई पनि नम्बर टेन पोजिसनमा सम्राट एन्ड कम्पनी र नम्बर नाइन पोजिसनमा Bobby Jasoos continue new number ten रातें ये तीखी तीखी सी कभी लगे ये भीगी number 9. उम्मीदों के दर पे हाले से आके ख्वाबों ने दस्तक दी ओके काउन्टडाउनको नम्बर टेन पोजिसनमा सम्राट एन्ड कम्पनी र नम्बर नाइन पोजिसनमा बबी जासुस फिल्मको गीत यहाँले सुनिरहनु भएको छ पनि हुन्छ अब हामी नम्बर एट र नम्बर सेभेन पोजिसनतर्फ ढिला नगरिकन नम्बर एट पोजिसनमा आइपुगेको छ एक स्टेप तल चढ्दै सिटी लाइट परेको छ त्यस गरी नम्बर सेभेन पोजिसनमा लेकर हम दिवाना दिल परेको छ लभ स्टोरी ट्र्याकमा निर्माण भएको फिल्म हो एक स्टेप बाती चढ्दै नम्बर सेभेन पोजिसनमा लेकर हम दिवाना दिल र नम्बर एट पोजिसनमा सिटी लाइट परेको छ अब पढ्दै नम्बर एटमा सिटी लाइट र नम्बर सेभेन पोजिसनमा लेकर हम देवाना दिल कन्टिन्यू नम्बर एट यहाँ चाँद फितरत का काला दिन रात आँखों में छुपती रोशनी City lights, city lights, city lights, city lights. City lights, city lights यहाँ है अंधेरा उजाला ये है एक मकड़ी का जाला रफ्तार से लड़ रहा कारवां Shivan. ऐसा ऐसा क्या कौन कैसा क्या जिंदा हो आज मैं इससे ज्यादा क्या पता मेरा तो जमाने से लेना देना ही नहीं यार गुस्सा की माफ इतना ही माफ पे भी तू साथ हो बस इतना ही मान यकीन है वही है दसवटा उत्कृष्ट हिन्दी गीत सङ्गीत प्रस्तुत हुने एक मात्र प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघार्जमा र यो प्रोग्राम तपाईँ इन्टरनेट लाइनको W W W dot radio Arpan dot com W N P login गरेर पनि सुनिरहनु भएको छ र काउन्ट डाउनभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर फर्क मात्र गएका हिन्दी फिल्मका दस दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ नम्बर टेन पोजिसनदेखि नम्बर सेभेन पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ अब लाग्नु पर्ने हुन्छ नम्बर सिक्स र नम्बर फाइभ पोजिसनमा नम्बर सिक्स पोजिसनमा नन मोबरको रूपमा परेको छ एक्सपोज रिलिज भइसकेको फिल्म हो एक्सपोज नम्बर फाइभ पोजिसनमा हिरोपति परेको छ र हिरोपन्थी पनि अब रिलिज भइसकेको फिल्म भन्नुपर्छ र मिडियम व्यापार गर्नु सफल रहेको छ हिरोपन्थीले नम्बर सिक्स पोजिसनमा एक्सपोज र नम्बर फाइभ पोजिसनमा हिरोपन्थी कन्टिन्यू Number 6 मन क्या किया नंबर फाइव खफा तू है मेरे खुदा दीवाने से तेरे क्या हो गई खता जो हो गया जुदा रेडियो अर्पण एक सय सात थप्लो पाँच मेगा हर्ज छाला तथा ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक सातको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा र यो प्रोग्राम तपाईँ इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउनभित्र रहेर हामी हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेको रिलिजको नजिक नजिक लागेको अनि रिलिजबाट फर्क मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउड काउन्ट सुन्दै गर्नु भएको आवाज हो सागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेट सम्पूर्ण काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ नम्बर टेन पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ अब लागु नम्बर फोर र नम्बर थ्री पोजिसनमा नम्बर फोर पोजिसनमा आइपुगेको छ एक प्लेन र नम्बर थ्री पोजिसनमा आइपुगेको छ होलिडे र नम्बर फोर पोजिसनमा एक स्टेप माथि चढ्दै प्लेन आइपुगेको हो भने दुई स्टेप तल चढ्दै होलिडे मुभी परेको छ रिलिज भइसकेको फिल्म हो र भने नम्बर फोर पोजिसनमा एक प्लेन र नम्बर थ्री पोजिसनमा होलिडे holiday continue. Number 4 यही होते हैं सवेरे तेरी गलियां गलियां तेरी गलियां मुझको भावे गलियां तेरी गलियां तेरी गलियां गलियां तेरी गलियां three. ओके यहाँले गीत सुनिरहनु भएको छ नम्बर थ्री पोजिसनमा फिल्म होलिडे रिलिज भइसकेको फिल्म हो होलिडे नम्बर फोर पोजिसनमा फ्लेन अब लागौँ नम्बर टू पोजिसनतर्फ नम्बर टू पोजिसनमा आइपुगेको छ एक स्टेप माथि चढ्दै फग्ली र फग्ली फिल्मको कुराकानी गर्ने हो भने यो फिल्म पनि यतिखेर चाहिँ रिलिज भइराखेको छ ए फग्ली फग्ली क्या है हामी गीत सुन्छौँ नम्बर टू पोजिसनमा फिल्म फगलीबाट ए फग्ली फग्ली क्या है नंबर टू हटना या जैसे कलाल की घटना लौंड के मुंह से आउच या हर दफ्तर में काउच लिखना लाल किले पे लव यू अब फिर से लिखेगा तो हम सारी बातें जाने ओके ए फग्ली फग्ली क्या है नम्बर टू पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ लागौँ अब हामी नम्बर वान पोजिसनमा त्योभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनमा आइपुग्दा कुन फिल्म कुन स्थानमा परेको छ नम्बर टेनमा सम्राट एन्ड कम्पनी नम्बर नाइनमा बब्ली जासुस नम्बर एटमा सिटी लाइट नम्बर सेभेनमा लेकर हम देवान दिल नम्बर सिक्समा एक्सपोज नम्बर फाइभमा हिरोपति नम्बर फोरमा एक प्लेन नम्बर थ्रीमा होलिडे नम्बर टूमा फगली र नम्बर वान पोजिसनमा आइपुगेको छ यतिखेर रिलिज भइराखेको फिल्म हम सङ्कल कलर चिन बोलको गीत नम्बर वान पोजिसन सेक्सनमा फिल्म हम सकलको यो गीत छोड्दै सुटिङ पर्ने भइसकेको छ सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै बलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हवस् त नमस्कार नम्बर वान मैंने देखा ही नहीं तेरी हर कदा कोई जादू है तेरे चेहरे का नूर मुझे देता है सुरूर मेरा होश में भी दिल बेकाबू है तू मेरा है नशा तू मेरा है जुनून अर्पण